6 MHz. एकानब्बे दशमलव छ मेगार्चमा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W W dot vision dot com dot N P log on गरेर संसारभर एकैसाथ कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको हुनुपर्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता मदन भण्डारी सधैँ उपस्थित भइसकेको छु हामी रहनेछौ रातको एघार बजेसम्म कार्यक्रम मुक्तकमालामा मालामा हामी तपाईँहरूले पठाउनुभएका मिठा मिठा मुक्त कलापहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको खुसारी मौका छुटाएर राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यो अङ्कमा पनि मैले तपाईँहरूले नि मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरूको साथमा उपस्थित भएको छु म आलो पालो मुक्तक छोड्दै जानेछु कार्यक्रम सँगै रहनुहोला तपाईँको पनि मुक्त मसँग छ विवेक प्रयोग गरी बल बनाउन सक्छ विवेक प्रयोग गरी बल बनाउन सक्छ जिन्दगीलाई ऊ सफल बनाउन सक्छ गरीबलाई निर्धो नसम्झिनुहोस् महोदय झुप्रोको मान्छेले महल बनाउन सक्छ अनि यो मुक्तक मुक्तकार प्रसिद्ध कुमारजीको स्याङ्जा उहाँको घर हो मुक्तकार प्रचित कुमारजीका यिनै मुक्तक हरपहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरे अर्को मुक्तक छ मसँग कैलाश खत्री कलसीको उहाँ हाल कप्पन काठमाडौँमा हुनुहुन्छ मलम लगाउँछु भन्नेले नै उल्टै पोलेर जान्छन् मलम लगाउँछु भन्नेले नै उल्टै पोलेर जान्छन् एउटै विषयमा अनेकौं कुरा खोलेर जान्छन् लाग्छ वाद विवादको मुख्य विषयवस्तु नै मै हुँ सबै आउँछन् मेरै बारे राम्रो नराम्रो बोलेर जान्छन् कैलाश खत्री कला सुन्नुहुन्थ्यो उहाँ उहाँको मुक्तक मैले राखेँ अर्को मुक्तक छ मसँग नवीन बोहरासीको मरे पनि बरु स्वर्गमा तिमीलाई कुरेर बस्छु मरे पनि बरु स्वर्गमा तिमीलाई कुरेर बस्छु बिर्सन सक्दिन मैले जीवनभरि सम्सेर बस्छु बाँचुन्जेली हामी सँगसँगै हुन नपाए पनि तिम्रो पाउमा पिच्ने काँडा आफै टेकेर बस्छु नवीन बोराजी हुनुहुन्थ्यो बुङ्गल नगरपालिका एघार बजाङ उहाँको घर हो हालमा भारत बेंगलुरूमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग धनराज भूमिजीको सोरु गाउँपालिका तीन मुगु रारा उहाँको घर हो जन्मेदेखि नै अहिलेसम्म लगातार गरिस जन्मेदेखि नै अहिलेसम्म लगातार गरिस ए दैव म माथि किन धेरै अत्याचार गरिस मलाई यो अर्थहीनको जिन्दगी दिएर भगवान किन दुनियाँलाई बोझनी धरतीलाई भार गरिस यसो भन्दै हुनुहुन्थ्यो मुक्तकमा धनराज बुमिजी अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ मसँग सुन्सी पनि जिरो कुमार सानुजीले गाउनु भएको गीत रहेको छ यस गीतलाई लेख्नु भएको छ निलम आङ्गुहाङ राईजीले यस गीतमा कम्पोजर हुनुहुन्छ सुरेश अधिकारीजी मुक्तक मलिन्छु भीम परियारजीको अचम उहाँको घर हो हाल भारतको हिमाचल प्रदेशबाट भनेर उहाँले मुक्तक पठाउनु भएको छ पहिला मुक्तक लिऊ भीम परियारजीको सँगसँगै गीतमा जोड्ने नै छु हाम्रो चोखो मायामा यस्तो खेल हुन सक्छ हाम्रो छोखो मायामा यस्तो खेल हुन सक्छ नसर लगाउन समाज पनि सामेल हुन सक्छ मेरो बारेमा टीमलाई हरेक कुरा सुनाउलान् अह नमान्नु यो त छुट्याउने जालसेल हुन सक्छ प्रेम सिको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा सुन्दै हुनुहुन्छ कार्यक्रममा म तपाईँहरूकै मुक्त घर परु आलो पालो लिइरहेको छु पढी लेखी ठूलो बन्न भाग्यमा थिएन पढी लेखी ठुलो बन्न भाग्यमा थिएन सुख शान्ति सम्पन्न भाग्यमा थिएन मनले आफ्नो भनिरह्यो जिन्दगीभर वास्तवमा आफ्नो भन्न भाग्यमा थिएन यो मुक्तक मुक्तकार मोहन बाग मनुजीको बुनपा दस बजाङ उहाँको घर हो मुक्तक मालाको नियमित बसाईमा आउँदै गर्नुहुन्छ मुक्तकार मोहन बाग्रोवासी मनुजी अर्को मुक्तक छ मसँग सुजन कणेलजीको मलेखु धादिङ उहाँको घर हो मुसलधारे वर्षासँगै बग्ने फल भन्न मन छ मुसलधारे सँगै बग्ने भल बन्न मन छ हिजोको चाहिँ कमजोर होइन प्रबल बन्न मन छ सकियो यो भन्ने आफ्नालाई देखाउनै भए पनि हर दिन संघर्ष गर्दै एक दिन सफल बन्न मन छ उहाँ हुनुहुन्थ्यो मुक्तकार सुजन कणेलसी धादिङबाट अर्को मुक्त छ मसँग विजय राईजीको खोटाङ दिक्तेल उहाँको घर हो किन छाडेर गयो प्रेमको चित्र कहाँ थियो किन छाडेर गयो प्रेमको चित्र कहाँ थियो फेरि चलमलाउँछौ मनभित्र कहाँ थियो हाँस्न सिक्दै गर्दा चोट पुर्याउन आइहाल्यौ म रोएर चिच्याउँदा मेरो मित्र कहाँ थियो यो मुतक विजय राईजीको खोटाङ दिक्तेल उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग अभाकी कान्छा गाउँलेजीको कमल झापा उहाँको घर हो रेटेर पो के गर्छौ र मरेको मान्छे हुँ म रेटेर पो के गर्छौ र मरेको मान्छे हुँ म दुनियाँको नजरबाट झरेको मान्छे हुँ म विहीन यात्री चाहिँ क्षितिज पारी एक्लै आँसु पी सात समुद्र तरेको मान्छे हुँ म यो मुक्तक अभागी कान्छा गाउँलेजीको श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ मसँग गीत रहेको छ रामकृष्ण ढकालजीले गाउनु भएको संगीत यसमा न्यू वज्रचार्यको रहेको छ भने लेख्नु भएको छ रमेश सितिसीले मुक्तक रहेको छ उमेश बहादुर विश्वकर्मा सागरजीको नरहरिनाथ नगरपालिका दुई कालीकोट उहाँको घर हो पहिला मुक्तक सुनौ उमेश बहादुर विश्वकर्मा सागरजीको सँगसँगै गीतमा जोड्ने नै छु जितमा पनि हार म सही रहेको छु जितमा पनि हार म सही रहेको छु चोटहरू बारम्बार म सही रहेको छु निरीह अचानु भएको छु यतिखेर भुत्ते खुकुरीको मारमा सही रहेको छु अचानोलाई थाहा चोट के हो खुकुरीको कति लाग्छ माया अझै बिर्सी जाने निठुरीको एक्लो परानी कहाँ गई मेटु मनको बिरानी एक्लो परानी कहाँ गई मेटु मनको बिरानी आखा भरी सम्झनाको कसिलो बन्धन भएर नाग बेली बाटो भरी उही आउँछ आखा भरी सम्झनाको कसिलो बन्धन भएर हजार पल्ट भुल्न खोजे लाख पलता सम्झिए आफ्नै मन पापी यो दुश्मन भएर एक्लो परानी कहाँ गई मेटु मनको बिरानी एक्लो परानी कहाँ गई तुमा मनको बिरानी उमेश बहादुर विश्वकर्मा सागरजीको मुक्तक मुक्तक सँगसँगै यो गीत मुक्तक माला सुन्दै हुनुहुन्छ रेडियो भिजनमा तपाईँहरू म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु काम लाग्न सक्छ पत्थर खेर फाल्न हुन्न काम लाग्न सक्छ पत्थर खेर फाल्न हुन्न सित्तैमा आएको अवसर खेर फाल्न हुन्न बरु ऐनामा आफैलाई हेर ए आँखाहरू निष्ठुरी तस्विरमा नसर खेर फाल्न हुन्न यो मुक्त मुक्तकार शिवम तिवारीजीको ढोर पाटन पाँच बागलुङ उहाँको घर हो शिवम तिवारीजीको मुक्तक सँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ लक्ष्मी स्मृतिजीको मधु भरकी विकार छ तिम्रा कुरा हुन मधु भरकी विकार छ तिम्रा कुरा हुन नबिचाउ या त सक्दोको छ तिम्रा कुरा हुन म त सधैँ तिम्रै भलाइमा लगाउँछु आफूलाई असल खराब जे सुकै सोच तिम्रा कुरा हुन् नियमित रूपमा विराटनगर पाँच बाटो आउँदै गर्नुहुन्छ मुक्तक मालालाई मिठो माया बाँड्नुहुन्छ मुक्तक कच्चपको लेख्नुहुन्छ मुक्तकार हुनुहुन्छ लक्ष्मी स्मृतिसी अर्को मुक्तक छ मसँग पुष्प चयडा छेत्रीजीको धनगढी बाह्र कैलाली उहाँको घर हो केही न केही त उपहार लानु पर्यो केही न केही त उपहार लानु पर्यो बोलैहाली निष्ठुरीले जानु पर्यो कस्तो आपद विपद पर्यो म माथि खेर आफ्नै प्रेमिकाको बिहे भोज खानु पर्यो यो मुक्तक पुष्पचेडा छेत्रीजीको कैलालीबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग भीम खत्रीजीको पुल्ले तोला अछाम उहाँको घर हो हाल उहाँ भारतमा हुनुहुन्छ आउनेलाई स्वागत जानेलाई विदाई गरियो आउनेलाई स्वागत जानेलाई विदाई गरियो सकेसम्म सबै सबैको भलाइ गरियो आज उसैले मेरा लागि के गरिस् भनेर सोधे जसलाई बचाउन बेचेर किडनी दबाई गरियो भीम खत्रीजी हुनुहुन्थ्यो अछमबाट अर्को मुक्तक छ मसँग सुशान्त छेत्री सुजीको रोल्पा उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौ प्रमोद खरेलजीले गाउनु भएको गीत रहेको छ मसँग सुनिल विशीजीको शब्द तथा संगीतमा रहेको सुशान्त छेत्री सुजीको मुक्तक सुनु सँगसँगै गीतमा राख्ने नै छु प्रेमको खेलमा धोका पाउने मै हो भाग्यमानी प्रेमको खेलमा धोका पाउने मै हुँ भाग्यमानी र पनि खुसीको गीत गाउने मै हुँ भाग्यमानी माया प्रेमको सफरमा घाइते भएकाहरूलाई सफलताको अभ्यास गराउने मै हुँ भाग्यमानी यो धोकेबाजको राज्य हो हाँसी हाँसी बिस पिलाइदियो आफ्नो नभन्दै दियो यो को राज्य हो धोका पाउने पनि रेटिदियौ छातीमा लेखेको नाम थियो तिम्रो तिमीले आफै मेटिदियौ किस्ता दियो, बढाइदियो मैं माया घटाइदियो यो धोकेबाजको राज्य हो धोका पाउने मेरो भाग्य हो तपाईँ कार्यक्रम मुक्तक माला सुन्ने राख्नुहुन्छ रेडियो मा, मजा नारेको साथमा मनले बिर्सन मानेन जो को पात्र थियो रोएर पनि के गर्नु हेर संसार रुवाउनेको मात्र हो मनले बिर्सन मानेन जो को पात्र को हो माया को बोट ढलाई दियो कोमल मुटु थो जलाई दियो यो बाज को राज्य हो सुशान्त छेत्री आँसुसीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा हुनुहुन्छ तपाईँहरू मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ म आलो तालो तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु पुनः कार्यक्रममा म ढिला नगरी मुक्तक नै लिन चाहन्छु सारा दुःख पीरहरू भुलाइ निदाउनु मन छ सारा दुःख पीरहरू भुलाइ निधाउन मन छ टुक्कसँग अडेस लगाई निधाउन मन छ मर्ने बेला एकपल्ट बामाको मुख हेरेर तिम्रो छाती सिरानी बनाई निधाउन मन छ ओहो हो हो हो यो मुक्त गगनधामी गम्भीरजीको दुर्गाथली छ बजाङ उहाँको घर हो आउँदै गर्नुहुन्छ नियमित रूपमा गगनधामी गम्भीरजी अर्को मुक्तक छ मसँग थुमन राणा सिम्पलजीको बेबारिसे भयो जीवन जतन बिनाको बेबारिसे भयो जीवन जतन बिनाको त्यसैले कुनै दिन हुँदैन रोदन बिनाको जो आउँछन् मन नै दुखाएर जान्छन् बनाइदिन भगवान मलाई मन बिनाको हायो तक थुमन राणा सिम्पल सिखो वनगाड़ कुपिण्डे नगरपालिका तीन सलियान उहाँको घर हो अर्को मुक्तक छ मसँग हिउँ खतिवडाजीको कमल बजार सात अछाम उहाँको घर हो गुमाए खुसी आज गुमाए प्यार कस्तो गर्ने होला गुमाए खुसी छ गुमाए प्यार कसो गर्ने होला कोही नभएपछि बाँच्ने आधार कसो गर्ने होला खै न खुलेर हाँस्न दिन्छ न त भुलेर बाँच्न दिन्छ उसाडियो मेरो मायाको संसार कसो गर्ने होला यो मुक्तक हिउँ खतिवड़ाजीको नियमित रूपमा अक्षमबाट यसरी नै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग अभिराज खाती अन्जानजीको था नगरपालिका चार मकवानपुर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ यो तडपाईलाई मुक्ति दिन आउँदैन यो तडपाईलाई मुक्ति दिन आउँदैन अरूलाई लान्छ मलाई लिन आउँदैन बाँच्न चाहनेलाई लिन आउने त्यो काल मर्न चाहनेलाई लिन किन आउँदैन ओहो यो मुक्त अविराज काती अन्जानजीको नियमित रूपमा आउँदै गर्नुहुन्छ मुक्तक मालामा हामी अब भने श्रोता एउटा गीत सुन्छौ शिव परियारजीले गाउनु भएको गीत रहेको छ मसँग कार्की सप्त तथा संगीत भर्नु भएको हो पहिला मुक्तक सुनौ प्रदीप नेपालीजीको बिहारी पाँच उराम पर्वत उहाँको घर हो मुक्तकार प्रदीप नेपालीजीको मुक्तक सँगसँगै गीतमा जोड्ने नै छु खोलिहाले यी नखोलिने सबै राज हुन पर्ने हो खोलिहाले यी नखोलिने सबै राज हुन पर्ने हो यार आखिर नमानी कसैसँग त्यो लाज हुन पर्ने हो जुन दिन मलाई छाड्यौ त्यही दिन के प्रेमिका बन्यौ प्रिया सोच्थे मैले त तिमी थोके बास हुन पर्ने हो जुनी भरिलाई रुवाई प्रदीप नेपालीजीको मुक्तक मुक्तकसँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तक मेला सुन्दै हुनुहुन्छ तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त करपहरू मसँग छन् सुरक्षित छन् यो पाला तपाईँको मुक्त कार्यक्रममा मैले राख्न सकिनँ भने श्रोता अर्को पालाको बसाईमा पक्कै राख्नेछु मुक्तक मालाको आजको यो बसाईमा मुक्तक लिने सिलसिला यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमाला at the rate Gmail dot com तथा फेसबुक पेज फेसबुक आईडीमा मुक्तक अरबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ समयसम समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाई प्रदीप बटनेतलाई सुटुक्का सम्झँदै म मदन भण्डारी जाँदा जाँदै जुमु रिचालजीले भएको शिशिर साधकजीले संगीत भर्नु भएको धीरज त्रिवेणीजीले लेख्नु भएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्री Deus